तिमीलाई नै रोजेको छ बिन्ते टाढी लान खोजा यो मनले तिमीलाई नै रोजेको छ बिन्ते टाढी लान खोजा त्यो आँखामा तिम्रो छु बितेको छ बिन्दे टाढे नान खोजा नसोध तिमी मसँग माया कति धेर गर्छु नसोध तिमी मसँग माया कति धेर गर्छु यो हातिमी थामी देऊ काखैमा तिम्रो म मर्छु यो मर्छु यो मनले तिमीलाई नै रोजेको छ बिन्ते टाढे लान खोज यो मनले तिमीलाई नै रोजेको छ बिन्ते टाढे लान खोज त्यो आँखामा तिम्रो डुबिसकेछु त्यो आँखामा तिम्रो छु बिन्ती अरूलाई नरोज यो मनले तिमीलाई नै रोजेको छ बिन्ती टाढी नखोजा नशोधते मे मसँग धन सम्पते कति छ नशोधते मे मसँग धन सम्पते कति छ हात गोडा साध नै छन् लाग्छ यही नै काफी छ यी हात गोडा साथ नै छन् लाग्छ यही नै काफी छ यो जिन्दगी तिमीलाई नै दिन्छु बिन्ते अरू केही नसोच यो जिन्दगी तिमीलाई नै दिन्छु बिन्ते अरू केही नसोच त्यो आँखामा तिम्रो डुबिसकेछु त्यो आँखामा तिम्रो डुबिसकेछु बिन्ती अरूलाई नरोज यो मनले तिमीलाई नै रोजेको छ बिन्ती टाढी नान खोजा